Radio Kantipur Radio Kantipur Radio Kantipur I'm simply the best Radio Kantipur Radio Kantipur Arpalko साथी हामी Kantipur FM presents the programme full of love हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम Love is a possible strength in an actual weakness. माया त्यो कमजोरी हो जसले ठूलो शक्ति दिन्छ उसलाई देख्दाखेरि उसलाई सम्झँदाखेरि विक अन निज खालको फिलिङ हुन्छ मन काम छ गाला रातो रातो हुन्छ कमजोर महसुस गरिन्छ तैपनि उसकै लागि म संसार जित्न सक्छु भन्ने साहस पनि आउँछ सायद त्यही कारण यो माया भन्ने चिज यस्तै हो वेल ठुलो पार्नुहोस् मनमा राख्नुहोस् उसैलाई बसेको ठाउँ शान्त बनाउनुहोस् न्यानो बनाउनुहोस् पुरै कार्यक्रम सुन्नुहोस् अति नै धेरै मजा आउनेछ सो सुरु तिम्रो नाममा मेरो नाममा यो माया भन्ने चिज यस्तै हो अजनबी एहसास है कुछ दूरियां नजदीकियां कुछ हंस पड़ी तन्हाइयां क्या ये jamming, slamming and jamming. Continuous jams. Choice. For more choice, stay tuned to Kantipur FM. Hot property. यो महिना रेडियो कान्तिपुरमा विशिष्ट गायिका कुन्ती मोक्तान कहिले काहीँ मलाई पनि हेरिदेऊ फर्किएर सधैँभरि नजाऊ तिमी मनदेखि तर्किएर नमस्कार म गायिका कुन्ती मोक्तान म रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा पुष महिनाभरि हट प्रपर्टी रहनेछु तीन दशक लामो मेरो गायन यात्रामा यसपटक मेरो बाह्रौं एकल एल्बम भेट यहाँहरू समक्ष ल्याएकी छु र यो एल्बमको डाक्टर भोला रिजालको शब्द तथा शिलाबहादुर मोक्तानको संगीतमा रहेको हामी जहाँ भए पनि छैनौ कोही पर नेपाली हो जात हाम्रो नेपाली नै ने थर बोलको गीत यहाँहरूले यो महिनाभरि मात्र रेडियो कान्तिपुरमा सुन्न सक्नुहुनेछ एल्बम तथा मेरो बारेमा अझ बढी जानकारी चाहनुहुन्छ भने रेडियो कान्तिपुर डट कम लगन गर्नुहोला तथा रेडियो कान्तिपुर सुन्दै गर्नुहोला चिल्लो तर आज खुसी छु जस्तोसुकै चिल्लो पनि छिट्टो सफा हुन्छ साधारण बार होइन नयाँ भीम बार नै चाहिन्छ अब आयो सयवटा कागतीको शक्तियुक्त दुई सय ग्रामको ठुलो भीम बार जुन किफायती छ र यसले कम पानीको प्रयोगमा पनि जस्तो चिल्लो पना हटाउँछ सबैभन्दा छिटो ठुलो भीम धेरै दिन आइसिए दूर शिक्षा ओपन युनिभर्सिटी खुला विश्वविद्यालय अब सबैका लागि खुला डुवल डिग्री चाहनेहरू र समयमा अध्ययन पूरा गर्न नसकेकाहरूका लागि सम्भावना अझै बाँकी छ आइसिए दूर शिक्षा हरेक शनिबार बिहान सात तिसदेखि आठ बजेसम्म मात्र रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा सुन्ने प्रयास गर्नुहोला Brought to you by ICA College of Distance Education and Online hello hello आमा आज घर आउनु अलि ढिलो हुन्छ है किन मेरो इसिजीमा e प्रब्लम छ किन छोरा के भयो कसरी भयो होइन आमा यति सानो थिइस् जहिलेदेखि तलाई हुर्काएर ठुलो बनाए होइन आमा त्यस्तो केही होइन मैले कस्तो कस्तो सपना देखेकी थिएँ एउटा राम्री बुहारी र साना साना नाति नातिनासँग आमा इसिजी भनेको इन्जिन क्लच गियर मोटरसाइकल चल्न छोड्यो के प्रयोग गर्नुहोस् इन्डियन ओइलको बाइकको ECG specialist Servo forty engine oil जसले तपाईँको इन्जिन क्लच अनि गियरलाई राख्छ सुपर फिट सधैँ Slamming, slamming and jamming, slamming and jamming, continuous jam. Choice. For more choice, stay tuned to Kantipur FM. Kantipur FM presents the programme full of love हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम यो माया भन्ने चिज यस्तै हो मायाको कुरा प्रेमको कुरा पक्का पनि हाले सुन्नुहुनेछ I am bad in English but I can tell you that I love you मेरो अङ्ग्रेजी पटक्कै राम्रो छैन तैपनि अङ्ग्रेजीमा म तिमीलाई आई लभ यु भन्न सक्छु म जोग्राफीमा पटक्कै राम्रो छैन तैपनि तिमी मेरो मुटुको कहाँनिर बस्छौ ठ्याक्कै म बताउन सक्छु म हिस्ट्रीमा पटक्कै राम्रो छैन तैपनि प्रथम पटक मैले तिमीलाई कहाँ देखे त्यो म सम्झन सक्छु म केमिस्ट्रीमा पटक्कै राम्रो छैन तैपनि तिम्रो मुस्कान देखेपछि कस्तो रियाक्सन मबाट आउँछ त्यो म पक्का बताउन सक्छु म फिजिक्समा पटक्कै राम्रो छैन तर तिम्रो आँखाको गहिराई कस्तो छ आँखाको त्यो इन्टेन्सिटी कस्तो छ त्यो म पक्का बताउन सक्छु हो म हरेक सब्जेक्टमा राम्रो छैन तर तिम्रो बारेमा जुनै पनि कुरा सोधियो भने तिम्रो कुनै पनि सब्जेक्टमा कुरा गरियो भने म सबै कुरा र बताउन सक्छु वा म तिम्रो विषयमा सबै कुरो पास गर्न सक्छु सो तपाईँ के केमा राम्रो हुनुहुन्छ के केमा राम्रो हुनुहुन्न let's talk about Facebook and relationship आजकल कस्तो भएको छ भने मान्छेको जीवनमा फेसबुक एउटा राम्रो मिडियम भनेर आएको छ र फेसबुकमा धेरै कुराहरू हामी हेर्न सक्छौ कसको कोसँग लभ पर्यो कसको रिलेसनसिप सिङ्गलबाट इनर रिलेसनसिप भयो अथवा सिङ्गलबाट म्यारिड भयो कसको ब्रेकअप भयो कसको कोसँग के हुँदैछ ती सबै कुरा फेसबुकले धेरै बताउँछ तर लेटेस्ट के पनि कुरो आइरहेको छ भन्दाखेरि फेसबुकको धेरै कुराले गर्दाखेरि धेरै सम्बन्ध बिग्रदैछन् है बन्ने भन्दा पनि फेसबुकले सम्बन्ध बिगार्ने काम पनि गर्दैछ है भन्ने खालको कुरा पनि आएको छ सो तपाईँ पनि फेसबुकमा हुनुहुन्छ उहाँ पनि फेसबुकमा हुनुहुन्छ भने सकेसम्म डुज एन्ड डोन्ट्सको कुरा म गरिरहेकी छु रिलेसनसिपमा हुनुहुन्छ भने रिलेसनसिपमा के के चाहिँ मेन्टेन गर्न पर्यो फेसबुकमा के देखाउन भयो के देखाउनु भएन त्यो म बताउन चाहन्छु सुन्नुहोस् है नम्बर वानमा तपाईँहरू दुईजनाको जुन फोटो हुन्छ फोटो राखिसकेपछि म्याक्सिमम लाइक अनि म्याक्सिमम कमेन्ट ओहो कस्तो राम्रो जोडी you guys are made in heaven perfect match भनेको सुन्दा पढ्दा त दङ्गदास परिन्छ है तर फोटो अपलोड गर्नुभन्दा अगाडि यो पिडिए भनेको सुन्नुभएको छ पब्लिक डिस्प्ले अफ अफेक्सन यस्ता फोटोहरू दुईजनाको विषयमा नराख्नुहोस् जुन फोटो तपाईँले आफ्नो आमालाई अथवा आफ्नो सरकारलाई वा अब जुन आफ्नो हाकिम साहब हुनुहुन्छ जो तपाईँको इम्प्लोयर हुनुहुन्छ उहाँलाई तपाईँले देखाउनै सक्नुहुन्न हुन त आजकल कोदेखि लिएर कोसम्म सबै फेसबुकमा छन् त्यसैले याद गर्नुहोस् है दुईजनाको फोटो त होस् तैपनि यो हेर्नै नहुने खालको अथवा कसैको अगाडि लाज राख्ने खालको फोटो त्यस्तो फोटो राख्नु भनेको तपाईँलाई लङ टर्ममा घातक हुन्छ दुईजना हात पक्रिएको राख्नुहोस् तर लिमिटेसन के कस्तो त्यो चाहिँ बुझ्न पर्यो अर्को एउटा कुरा आफ्नो रिलेसनसिपको तितो कुराहरू दुईजना फाइट गर्नुहुन्छ दुईजनाको बिचमा झगडा चल्दैछ भने पब्लिक फरम भइसक्यो फेसबुक त्यस्ता कुराहरू फेसबुकमा नलेख्नुहोस् त्यो झगडा भएको कुरा दुईजनाको एकदम मतभेद भएको कुरा चुकुलाउने हो भित्र बसेर दुईजना बसेर सरसल्लाह गरेर त्यसलाई सुल्झाउने हो तर बाहिर सार्वजनिक स्थलमा अन्त फेसबुक त्यस्तै भएको छ सबैजना त छन् सबैको अगाडि झगडा गर्नु भनेको के हो थाहा छ आफ्नो घरको कुरो सबैलाई सुनाउनु भनेको आफ्नो कुरो बाहिर जाँदैछ र बाहिरका मान्छेहरू भित्र छिर्दैछन् बुझ्नुहुन्छ होला सायद तपाईँ त्यति स्मार्ट हुनुहुन्छ यसैले अनावश्यक एक अर्कालाई डाउन गर्ने खालको एक अर्कालाई होच्याउने खालको एक अर्काको कुरो मिल्दै छैन झगडा हुँदैछ भन्ने कुरो प्लिज साँच्ची हो do not do on Facebook त्यस्तै अर्को एउटा कुरा सुन्नुहोस् है कतिले नि हतार हतारमा आफ्नो रिलेसनसिप स्टेटसलाई चेन्ज गरिहाल्नुहुन्छ कहिले चाहिँ म सिङ्गलबाट इनर रिलेसनसिप चेन्ज गर्ने होला भनेर धेरैलाई हतार पनि छ तर सकेसम्म आफ्नो रिलेसनसिप मच्योर नभइकन त्यसरी फेसबुकको रिलेसनसिप स्टेटस चेन्ज नगर्नुहोस् त्यसले दुईटा कुरा हुन्छ एउटा त रिलेसनसिपमा चाहिने भन्दा छिटो जम्प गर्यो भने मजै आउँदैन कि सबै कुरो टाइम टाइममा हुनुपर्छ अब कहिले लभ डिप हुनु हत्तपत्त इन रिलेसनसिप लेख्यो भने आधा मजा त्यही खलास <laughs> त्यही भएर नगर्नुहोस् क्या अर्को कुरो मानौ सम्बन्ध सुदृढ भएन सम्बन्ध चलेन भनेदेखि के हुन्छ लास्टमा तपाईँका साथीभाइदेखि पुराना नर्सरीदेखिका साथीहरूले ए यसको त यस्तो भएको थियो सम्बन्ध चलेन छ भनेर कुरो काट्ने मौका मात्रै पाउँछन् होइन त्यसैले सकेसम्म आफू तपाईँ तपाईँ कन्फिडेन्ट हुनुहुन्न भने एकदमै छिटो रिलेसनसिप स्टेटस फेसबुकमा चेन्ज नगर्नुहोला मनमा नै बरु यस्तो गीत गाउनुहोस् फेसबुकमा चाहिँ पछि मेबी बिहा गर्ने बेलामा होइन होइन त्यति ढिलो हुन्छ भने अब चाहिँ पक्का हो भन्ने खालको फिलिङ आएपछि मात्रै स्टेटस चेन्ज अनि यस्तो गीत अन एन्ड अन खुसी खुसीहरू मेरो जीवनमा आज हिजो जस्तो छैन मेरो हाला के होला यो राजा दिन पनि त्यस्तै छ त्यस्तै छ रात यो मनले खोज्दैछ कसैको साथ रङ्गिँदैछ यहाँ किन रङ्गिँदैछ साझ बदलियो मेरो हर चाह के खुल्ला यो राज दिन पानी त्यस्तै छ त्यस्तै छ रात यो मनले खोज्दैछ say câu xa thật oh, oh, oh, Oh, oh, Oh, oh, बस्दैछ मेरो मनभित्र आज बदलियो मेरो हर चाह के होला यो राजा दिन पानी त्यस्तै छ त्यस्तै छ रात यो मनले खोज्दैछ कसैको साथ Stay tuned to Kantipur FM. Deep dream, big, big, big. Win, win, big, big, big. Super bumper prize mark. Montfigo, dream oregano, Saplo family co. Monthly price for Honda bike, rocking life yo. Weekly price for shopping voucher, egg laco. Dream big, win big. Dream big, win big. Dream big win big season three अन्तर्गत द काठमाडौँ पोस्ट वा कान्तिपुरको वार्षिक ग्राहक बन्नुहोस् र सुपर पप प्राइजमा फोर्थ फिगर जित्नुहोस् साथै हरेक महिना Honda CB two fifty R bike हरेक हप्ता एक लाख बराबरको सपिङ भाउचर र टु सियर सर्ट प्राइजेसमा दुईवटा सेफल बल्ब र सिद्धार्थ ब्याङ्कमा निशुल्क खाता सहित दुई सय बराबरको रिचार्ज भाउचर अनि स्क्रच गरे विभिन्न आकर्षक उपहार पनि जित्नुहोस् the Kathmandu Post keeps you posted के तपाईँलाई थाहा छ तपाईँको खुट्टाभित्र डार्क स्पट लुकेको हुन्छ जुन घामको कारण बाहिर देखिन सक्छ पन्सले प्रयोग गरेको छ युभी लाइफ स्क्यानर जसले आउन लागेको लुकेको स्पट देखाउन सक्छ पन्स व्हाइट ब्युटीमा छ मल्टिपल सनस्क्रिन जसले सन स्पट रोक्छ देखिनुभन्दा पहिले पन्स व्हाइट ब्युटी सर्वोको forty oils diesel engine oils car engine oils या गेयर ओइल्स किन्नुहोस् र सर्वो क्याप भित्र क्यास अफरमा भाग लिनुहोस् क्यापको भित्र हेर्नुहोस् र हरेक क्यापको भित्र सोह्र सय रुपियाँसम्मको इनाम तुरन्तै पाउनुहोस् यो योजना स्टक र हुन्जेलसम्म मात्र छिटो गर्नुहोस् सर्वो क्यापको भित्र क्याच अफर इन्डियन ओइलको तर्फबाट शर्तहरू लागू हुनेछ क्याप भित्र अङ्कित भारतीय रुपियाँको रकम ग्राहकलाई नेपाली रुपियाँमा भुक्तान गरिनेछ केही भयो, केही पाउनुभयो हामीलाई सम्पर्क गर्नुहोस् मार्केटिङ शाखा रेडियो राष्ट्रको रेडियो कान्तिपुर हरेक दिन साँझ छ तिस बजेको कान्तिपुर डायरी पश्चात मात्र रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा 6.1 Cantipur FM. Cantipur FM presents the program Full of Love. Hajur, Cantipur FM prastut gardacha. Maya nai mayale bhariyeko karyakram. Yeah, maya. यो माया भन्ने चिज यस्तै हो सुन्दै हुनुहुन्छ म आएको कुरा म गर्दैछु तपाईँ कसलाई सम्झिएर कार्यक्रम सुन्दै हुनुहुन्छ मलाई त थाहा छैन तर तपाईँको मनलाई पक्का पनि थाहा छ when you know my love my love will warm you जब तिमीले मेरो माया बुझ्ने छौ मेरो मायाले तिमीलाई न्यानो बनाउने छ सो तपाईँले उहाँको माया बुझ्नु भयो कि भएन कहिलेकाहीँ हामी के भन्छौँ नेक्स्ट टाइम अर मेबी भन्ने खालको सोध्छौँ पछि हेरौँला वा खै भन्छौँ तर याद गर्नुहोस् नेक्स्ट टाइम अर मेबी भने जस्तै इट इज टु लेट भन्ने कुरा पनि छ सायद ढिलो हुनेछ त्यसैले ओबर जान्ने भएर नेक्स्ट टाइम वा मेबी भन्दै हुनुहुन्छ भने remember it might be too late to so याद गर्न पर्यो फेसबुकमा के के याद गर्न पर्यो त कुराहरू पोस्ट गर्दाखेरि अपलोड गर्दाखेरि म त्यो कुरा बताउँदैछु विशेष गरेर रिलेसनसिपमा जो जो हुनुहुन्छ उहाँको लागि तपाईँ म्यारिड हुनुहुन्छ वा इन ए रिलेसनसिप हुनुहुन्छ भने के के कुरा गर्नुहोस् नगर्नुहोस् त्यो म बताउँदैछु अब मानौ तपाईँहरू धेरै देखिन्छ है एकदमै बढ्ता lovey dovey messages on air a on air रे अनलाइन फेसबुकमा तपाईँहरू साट्नुहुन्छ भने त्यो राम्रो होइन क्या baby miss you so much अनि त्यसपछि त्यस्तो कुराहरू एकअर्कामा एकदमै धेरै अलिअलि त ठिक हो होइन अलिअलि त चाहिन्छ पनि तर अलिअलि र धेरै इरिटेटिङ पाराले भनेर हामीले सेन्स गर्न सक्छौँ छुट्याउन सक्छौँ नि सो तपाईँ रिलेसनसिपमा हुनुहुन्छ भने अलिअलि मिठो ढङ्गबाट गर्नुहुन्छ कि कि साह्रो पोजेहरू हरे राम भन्ने टाइपले गर्नुहुन्छ प्लिज सेकेन्ड क्याटेगोरीमा नपर्नुहोला मलाई होइन फेसबुकबाटै त्यस्तो प्राइभेट कुरा लेख्नु छ भने त्यो प्राइभेट मेसेजेस भन्ने हुन्छ त्यहाँ गएर लेख्नुहोस् न होइन तपाईँहरूको फेरि के हुन्छ भने त्यस्तो कुरा पोस्ट गर्दाखेरि तपाईँहरूको एकअर्काको पेट नेम के छ इनसाइड जोकहरू के छ त्यो अरू साथीहरूलाई बेकारमा किन सुनाउने तपाईँ रिलेसनसिपमा किन दिनु भएको भन्नुहोस् त पब्लिकमा म यस्तो म उस्तो म यस्तो छु मेरो पार्टनर यस्तो भनेर सो अफ गर्नलाई चाहिँ तपाईँ पार्टनरसिपमा बाँध दिनु भएको हो कि आफ्नै खुसीको लागि पार्टनरसिपमा बाँध दिनु भएको होइन र फेरि अर्को के कुरा पनि हो अरे भन्दाखेरि जसले चाहिँ एकअर्काको बारेमा बढ्ता सो अफ गर्छ नि रिलेसनसिपको बारेमा फेसबुकमा उनीहरू भनेको चाहिँ आफैमा कन्फिडेन्स नभएर बढ्ता सो अफ गर्नेहरूले मात्रै त्यस्तो लेख्छन् रे त्यसैले कहिलेकाहीँ स्विट पारा लेख्नुहोस् तर ओभर इरिटेटिङ पाराले त्यस्तो कुरा पोस्ट नगर्नुहोस् धेरैलाई मिले यस्तो चाहिँ कुरा <laughs> अर्को कुरा सुन्नुहोस् है एकदम बढ्ता सोही पनि नहुनुहोस् क्या माथि लभको कुरा मैले गरिहालेँ जस्तै तपाईँले लाइफमा राम्रो मान्छे पाउनु भएको छ उसले तपाईँलाई डायमन्ड नेकलेस दियो अथवा रोमान्टिक भेकेसन बुक गर्यो वा ऊ क्या स्विट छ भनेर हरेक कुरा अपडेट गर्न पर्दैन नि बा भन्न खोजेको अब रियल लाइफमा पनि तपाईँको कोही साथी छ होला आएर तपाईँलाई सुनाएको सुने गर्छ यस्तो उस्तो भनेर स्विट कुराहरू भर्ता सो अफ गर्छ भने त के अचम्म त खुसी लाग्छ के अचम्म त इरिटेटिङ पनि लाग्छ होइन त्यसैले अलिअलि कुराहरू पोस्ट गरेको बेटर तर वर्ड बाई वर्ड पोस्ट नगर्नुहोस् क्या स्विट र रोमान्टिक कुरा तपाईँलाई तपाईँका साथीभाइलाई थाहा छ तपाईँले राम्रो पार्टनर पाउनु भएको छ तर ट्वेन्टी फोर सेभेन चौबिसै घन्टा तपाईँको अपडेट पढ्ने इन्ट्रेस्ट कसैलाई पनि छैन बुझ्नु हुँदैछ र अरू कुरा पनि म बुझाउँछु त्यति जेल तपाईँ के पोस्ट गर्न लाग्नुभयो thank thank thank and remember यो फेसबुक भन्ने चिज <laughs> यस्तै नै हो सांसों ने बांधी है दूर पिया तोहरे लिए हमरा धड़के जिया सांसों ने बांधी है दूर पिया तोहरे लिए हमरा धड़के जिया के गया जिंदगी बिताऊंगा रब से ये मैंने है वादा किया कसम जीते जी मर जा माया भन्ने चिज यस्तै हो सुन्दै हुनुहुन्छ मायाको कुरा म गर्दैछु फेस को कुरा आज गर्दैछु रिलेसनसिप पाउनुहुन्छ भने के पोस्ट गर्नुहोस् के पोस्ट नगर्नुहोस् तपाईँलाई सायद काम लाग्ने कुरा नै म गर्दैछु र फेसबुकमा तपाईँ हुनुहुन्छ नि होइन भेटौँ न म पनि छु मेरो नाम चाहिँ सबिना कार्की हो S A B double E N A Sabina Karki भनेर सर्च गर्नुभयो भने एउटा पेज पाउनुहुन्छ अहिलेसम्म fifty one thousand and six hundred listeners in the house yeah thank you so much यो माया भन्ने चिज यस्तै हो को पनि एउटा पेज रहेको छ लगभग बीस हजार श्रोता त्यहाँ पनि हुनुहुन्छ भेटौँ कुरा गरौं हुन्न र के के गर्नु पर्यो त फेसबुक रिलेसनसिपमा चाहिँ के के कुराहरू पोस्ट गर्ने नगर्ने त्यो म बताउँदैछु लास्टमा एउटा कुरा बताउँछु है त्योभन्दा अगाडि केटा र केटीको कन्भर्सेसन सुन्नुहोस् है केटीले साह्रै माया गर्थिन् होइन र उनले आफ्नो बोयफ्रेन्डलाई सोधिन् एकदमै धेरै माया गर्ने यदि मैले तिमीलाई सोधेँ भने तिमी मलाई मन पराउँछौ कि मन पराउँदैनौ त्यो जोक हुनेछ कि हुने छैन त भनेर उनले सोधिन् केटाले भन्यो त्यो जोक त हो नि किन सोध्नु त्यस्तो केटीले फेरि भनिन् साँच्चै हो र केटाले उत्तर दियो अरे बाबा मन पराउने कुना जोक हो नि because I don't like you I love you ल फेसबुककै कुरा फेरि गरौँ मानौ तपाईँ रिलेसनसिपमा हुनुहुन्छ एकदम सिरियस रिलेसनसिपमा इङ्गेज हुनुहुन्छ वा म्यारिड हुनुहुन्छ त्यही पनि मैले पनि आफ्नो अकाउन्टमा धेरै साथीहरू देखेकी छु है एकदम सिङ्गल भयो जस्तो एक्टिङ गर्ने वा सिङ्गलै भयो जस्तो लेख्ने कुराहरू त्यस्तो गर्नुभयो भने दुईवटा कुरा हुन्छ एउटा तपाईँले आफ्नो जो पार्टनरसँग तपाईँ रिलेसनसिपमा हुनुहुन्छ उहाँलाई डिसरेस्पेक्ट गरे जस्तो हुन्छ उहाँलाई सम्मानै नगरे जस्तो उहाँको खिल्लिउडा जस्तो त्यो हुन्छ र अर्को कुरो तपाईँ आफ्नो रिलेसनसिपमा अझै इन्सिक्योर हुनुहुन्छ वा भनौँ तपाईँ आफू नै स्पष्ट हुनुहुन्न रिलेसनसिपमा के भइरहेछ भन्ने कुरो पब्लिकमा जान सक्छ त्यसैले यदि तपाईँ रिलेसनसिपमा हो सिरियस रिलेसनसिपमा इङ्गेज हो वा म्यारिड हो भने म त सिङ्गल हो टाइपको एक्टिङ गरेर बढ्ता हिरो नबन्नुहोस् चाहिँदो कुरामा पो हिरो बन्ने होइन अनि सबैले तारिफ पनि गर्छन् नि नचाहिँदो कुरामा हिरो बन्न खोजियो भने भइन्छ Z E R O that is zero zero so hero बन्नुहोस् my dear friend not zero र लास्टमा आफ्नो एक्सको आफ्नो पुरानो बोयफ्रेन्ड वा पुरानो गर्लफ्रेन्ड हो उहाँहरूको विषयमा यसरी फेसबुकमा नराम्रो कुराहरू लेख्ने वा नचाहिँदो कुराहरू गर्ने बहस गर्ने फोटो पोस्ट गर्ने उसलाई उडाउने गाली गर्ने त्यस्तो कुराहरू पटक्कै नगर्नुहोस् मैले कति पनि देखेकी छु भने आफ्नै साथी सर्कलमा पनि पुराना तिता कुराहरूलाई चाहिँ नराम्रो ढङ्गबाट लेख्ने त्यो लेख्दाखेरि के हुन्छ ठुलो मासमा त त्यो कुरो जान्छ केही व्यक्तिहरूले उकास्छन् पनि केही व्यक्तिहरूले दङ्ग पनि पार्लान् पार्लान् तर बाँकी व्यक्तिहरूले तपाईँको उल्टो खिल्ली मात्रै उडाउँछन् त्यसैले यति लाइक आयो यति कमेन्ट हो भनेर दङ्ग परेर धरती छोड्ने काम नगर्नुहोस् मान्छे सदैव आफ्नो धरातल सम्झिएर ठिक ठाउँमा बसेको नै बेटर हुन्छ होइन सो मुभ अन जे भयो बेस्ट भयो जे भयो भइसक्यो किन नचाहिँदो तरिकाले नचाहिँदो ढङ्गले आफूले आफ्नै खेल लिउडाउनुहुन्छ त्यसैले त्यस्तो नगर्नुहोस् क्या बरु आगामी दिनको कुरा गर्नुहोस् आगामी उन्नति प्रगतिको कुरा गर्नुहोस् तपाईँको अपकमिङ प्रोजेक्टहरूको कुरा लेख्नुहोस् अनावश्यक कुरा लेखेर विगतका तिता अनुभव कोट्याएर बेकारमा तपाईँ आफ्नो इज्जत नघटाउनुहोस् है त सो फेसबुकमा जे जे गर्नुहुन्छ गर्नुहोस् तर अघि मैले भनेका कुराहरू सकेसम्म नगर्नुहोस् किनभने कोही व्यक्ति तपाईँको लागि यस्तो गीत गाउँछ उसको यो गीतको मर्म बुझ्नुहोस् भाव बुझ्नुहोस् र उसलाई सदैव आँखामा राखेर रा, माया गरेर यस्तो गीत डेफिनेटली सुन्नुहोस् म रदा रहूं महेरी रदा उनी शर्मा सुखा दुखामा साथ दिने जीवन सङ्गी यसतै पाऊ जीवन सङ्गी यसतै पाऊ म बोली रदा रहूं मनमा पीरा हुन्छ कतिखेर त्यो बेला उनले साथा दिउन् जीवनमा पीरा हुन्छ कतिखेर त्यो बेला उनले साथा दिउन् कहाँ कहाँ छ भन्छन् नि स्वर्ग भन्छन् नि स्वर्ग घर नै स्वर्ग पारिदिउन् घर नै स्वर्ग पारिदिउन् मैले यसै पाऊ जीवन सङ्गी यस्तै पाऊ म बोलिरहँदा सुनी मायालु साथा हर दिन र रमेर सारा जीवन चलोस मायालु साथा हर दिन र मेरा सारा जीवन चलोस हटेर हमरो दुखा को राता हटेर हाम्रो दुःखको रात सधैँ खुसीको दियो बनोस् सधैँ खुसीको दियो बनोस् म बोलिरहँदा सुनिरहँ म हेरिरहँदा उनी शर्मा जीवन संगी यसतै पाऊ जीवन संगी यसतै पाऊ म बोली रदा सुनी रहूं The sound of the city 96.1 Kantipur FM कला गला र साधना सन्तुष्टि र सम्मान राष्ट्रका ख्याति प्राप्त गायक गायिकाको साथमा कान्तिपुर सङ्गीत डबली प्रत्येक बिहिबार राति दस बजेदेखि एघार बजेसम्म भूपेन्द्रको साथमा कान्तिपुर सङ्गीत डबली सुवास यो कस्तो छायो चारैतिर नसा फैलियो το Ford φορτηγό Dream uragano saplo family ko Monthly price my Honda bike rocking life yo Weekly price my shopping voucher egg lakh oh. Dream big win big dream big win big season three अन्तर्गत द काठमाडौँ पोस्ट वा कान्तिपुरको वार्षिक ग्राहक बन्नुहोस् र सुपर पपर प्राइजमा फोर्थ फिगल जित्नुहोस् साथै हरेक महिना Honda CB two fifty R bike हरेक हप्ता एक लाख बराबरको सपिङ भाउचर र टु सियो सर्ट प्राइजेसमा दुईवटा सेफल बल्ब र सिद्धार्थ ब्याङ्कमा निशुल्क खाता सहित दुई सय बराबरको रिचार्ज भाउचर अनि स्क्रच गरी विभिन्न आकर्षक उपहार पनि जित्नुहोस् the Kathmandu Post keeps you posted उफ लुगा धोएर जति सफा बनाए पनि सुकाउँदा सधैँ भुइँमा झरेर फेरि मैलो हुन्छ के गर्ने होला म त हैरानै भइसकेँ भने शक्तिबिल प्रयोग गर न शक्तिबिल किन नि किनभने अब चार सय ग्रामको शक्ति बिल खरिद गर्दा छवटा लुगा चेप्ने क्लिप पनि सित्तैमा पाइन्छ त्यसपछि त न लुगा झर्ने टेन्सन न त मैलो हुने डबल शक्तियुक्त शक्ति बिल सेतो सुकिलो रङ्गिन चम्किलो अनि लुगा सुकाउन त झनै सजिलो Stay tuned to Kantipur FM. FM presents the programme full of love हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम माया भन्ने चिज यस्तै हो मानौ तपाईँले जसलाई एकदमै माया गर्नुहुन्छ उहाँले तपाईँको चित्त दुखाउनु भयो तपाईँलाई कुरा चित्तै बुझेन भने चुप लागेर बस्ने होइन गएर फाइट गर्नुहोस् गएर कुरा के हो क्लियर गर्नुहोस् कम्युनिकेसन गजबको बनाउनुहोस् किन त्यस्तो भन्दाखेरि कहिलेकाहीँ झगडा गर्दाखेरि सम्बन्ध सुध्रिएको सम्बन्ध बचेको थाहा छ हामीलाई तर जति साइलेन्ट भएर बस्यो जति ग्याप बढ्दै जान्छ उति सम्बन्ध झन्झन बिग्रिँदै जान्छ त्यसरी झगडा पराएछ भने चुपलाएर लगाएर दिन दिन दिन गर्दै ग्याप राख्ने होइन कुरा क्लियर गर्नुहोस् न होइन म एउटा कथा सुनाउँछु एकजना व्यक्ति साह्रै गरिब आफ्नो श्रीमतीसँग बस्थे श्रीमतीको कपाल साह्रै लामो थियो अनि एक दिन श्रीमतीले आफ्नो कपाल कोर्न नपाएको लट्टै लट्टा परेको भनेर मलाई एउटा काइयो किनेर ल्याइदिनुहोस् न भनेर अनुरोध गरिन् ती व्यक्ति दुखी भए र उनले के भन्यो भन्दाखेरि मेरो आफ्नै घडीको फित्ता पनि चुडिएको मैले बनाउन सकेको छैन बुढी मसँग पैसै छैन म किन्न सक्दिनँ भनेर भने श्रीमती केही पनि बोलिनन् ती व्यक्ति काममा जाँदै थिए बाटोमा एउटा घडी पसल देखेछन् आफ्नो बिग्रिएको घडी सस्तो दाममा बेचे श्रीमतीलाई एउटा राम्रो काइयो किनिदिए साँझ जब काइयो बोकेर उनी घर आएका थिए श्रीमतीलाई दिन रेडी पनि भएका थिए छक्क परे श्रीमती देखेर श्रीमतीले कपाल छोटो पारी छन् श्रीमतीले कपाल काटी छन् बेची छन् श्रीमानको लागि एउटा नयाँ घडी छन् दुवैले जब कुरा बुझे दुवैले एक अर्कालाई अङ्गालो हालेर धेरै नै आँसु खसाले सो यो स्टोरीको मोरल अफ द स्टोरी के हो भन्दाखेरि जिन्दगीमा माया पाउनु माया गर्नु ठुलो कुरा हो कहिलेकाहीँ कस्तो हुन्छ जबसम्म sometimes you do not know the value of the moment till it becomes memory भनेर पनि भनिन्छ आफूसँग त्यो व्यक्ति पनि साथ हुन्छ त्यो पल पनि साथ हुन्छ तर जबसम्म त्यो मेमोरी बन्दैन वा मात्रै सम्झेर बन्दैन आफूलाई न त व्यक्तिको भ्याल्यु थाहा हुन्छ न त्यो पलको भ्याल्यु थाहा हुन्छ त्यसैले तपाईँसँग व्यक्ति पनि हुनुहुन्छ पल पनि छ साथमा भनेदेखि त्यसलाई च्यारिस गर्नुहोस् जिन्दगीमा भगवान्लाई थ्याङ्क यू दिनुहोस् यति धेरै माया पाउनु भएकोमा यस्तो गजबको व्यक्ति पाउनु भएकोमा र थ्याङ्क यू दिँदै बेला बेलामा यस्तो गीत पनि सुन्नुहोस् माया पक्का बढ्छ जादू है नशा है मद होशिया तुझको भूला के अब जाऊं कहाँ जादू है नशा है मदहोशिया तुझको बेला भइसक्यो यो माया भन्ने चिज यस्तै हो बाट आजलाई बाई बाई गरेर remember one look one word one hug one text one call they can all mean so much one it's from one special person एउटा त्यो गजबको हेराई एउटा त्यो मिठो शब्द एउटा त्यो न्यानो अङ्गालो एउटा त्यो <laughs> गजबको मेसेज एउटा त्यो फोन कल यदि एउटा विशेष व्यक्तिबाट त्यस्तो आउने हो भने आमै कति गजबको हुन्छ सो तपाईँ कसैको लागि सायद इक्वली स्पेसल हुनुहुन्छ त्यो हेराइदिनुहोस् त्यो शब्द दिनुहोस् त्यो अङ्गाल दिनुहोस् त्यो मेसेज दिनुहोस् त्यो फोन कल दिनुहोस् And yes, sleeping in your lover's arm is the best feeling in this whole World. Afli mau yang gore kuman ciku niano anggaluma nindra dewi ku kahma pugnuaneku sansar ki utkrista the feeling hore. So are you feeling that feeling? Uh -huh, uh -huh. <laughs> I gotta go. Sleep, sleep, sleep. Love, love, love. I love you so much. तिमीसँग जिउँछु मर्छु म माया गर्छु तिमीसँग जिउँछु मर्छु है आँधीले रोकोस् पहाडले छेकोस् झुक्दिन आँधीले रोकोस् पहाडले छेकोस् झुक्दिन महै grču Ti mi sunde juču marču mamaja grču Ti mi sunde juču marču hai